संसार एक्लो बस्ती नै उजाड छ बस्ती नै उजाड छ नहुँदा तिमी संसार एक्लो बस्ती नै उजाड छ बस्ती नै उजाड छ तिमीलाई खोज्दै तिमीलाई खोज्दै तडपिन्छ यो दिल कसरी संसार एकलो बस्ती नयो जा पर्दैन भन्थ्यो आफैले मारिछ रोपेर फुल हुर्किन नपाए अन्तै पो पर्दैन भन्थ्यो आफैले छौ रोपेर फुल हुर्किन नपाए अन्तै पो सारी छौ मायाको बन्द दै तडपिन्छ यो दिल कसरी बाँच्छु म कसरी बाँच्छु म नहुँदा तिमी संसार एकलो बस्ती नै उजाड छ बस्ती नै सपना बोकेर यो मन क्रमश जल्दै सपना बोकेर यो मन क्रमश जल्दैछ रीति खुसी जिन्दगी अब बगर बन्दैछ तिमी खोज्दै तडपिन्छ यो दिल कसरी बाँचु म कसरी बाँचु म नहुँदा तिमी संसार एक्लो बस्ती नै उजाड छ बस्ती नै